चन्द्र बनाना कैले होला त्यो दिन जब होला मिठो मिलन कल्पनाको गगन मुस्कुराउने चन्द्र बनाना कैले होला त्यो दिन जब होला मिठो मिलन गाउने झरी कुर्ली कुर्ली भदौ पनि लाग गाउने झरी कुर्ली कुर्ली भदौ पनि लाग लाग्छ शरद हट्छ झरी किन्तु आँसु झरी भइरह्यो आँसु कहिले थामिने मनको घाउ कहिले पलाउने हो कल्पनाको गगन मुस्कुराउने चन्द्र बनान पिरले दुब्लाएर छैन भोक निन्द्रा पिरले दुब्लाएर छैन भोक निन्द्रा खोक्रो जस्तो शरीर भई छिया छिया मन होला तिर गाएर रुदी हरि एक्लै बसेर कल्पनाको गगन मुस्कुराउने चन्द्र बनान बन्धनको ज्ञानरीले गाउँछ मिठो सालको कानहरूले गाउँछ मिठो गीत सुखी छ कि दुखी छ त्यो थाहा कसले पाउन सक्छ र देख्छन् सबले हाँसेको देख्छ कसले मन जलेको कल्पनाको गगन मुस्कुराउने चन्द्र बनाना